म गर्न चाहन्छु सजाउन चाहन्छु गर्न चाहन्छु गुरात्मा छुट्टीमा साँझ परेको बेलामा आहा माया हामी भेटौँ अब आउने छुट्टीमा साँझ परेको बेलामा त्यही परको तोरी भन्ने कुराहरू धेरै छ मनमा त्यही परको तोरीबारीमा भन्ने कुराहरू धेरै छ मनमा तडपिएर बसेको छु माया माया माया माया माया माया माया माया तिमीलाई पूर्णी माको रातमा ताराहरूको साथमा जुनगिरीहरूको माझमा गर्न चाहन्छु सजाउ चाहन्छु बतासमा बैसालु सुवास सम्हालिने यो मनलाई गर्छु म प्रयास हो हो छ बतासमा भैसालु सुवास सम्हालिने यो मनलाई गर्छु म प्रयास मिठा मिठा कुराहरू हामी गरौँला प्रेमको सागरमा हामी डुबौला मिठा मिठा कुराहरू हामी गरौँला प्रेमको सागरमा हामी डुबौँला हाम्रो यो मिलन अमर बनाऊ जुन तिमीलाई पूर्णी माको रातमा ताराहरूको साथमा जुन गिरीहरूको माझमा गर्न चाहन्छु सजाउन चाहन्छु गर्न चाहन्छु मायामा